आजको यौन घटनामा भर्जिन मधिसिनी केटीलाई चाहिँ लाम ल्वाम ठोकेको यौन घटना है चोकदेखि माथि हामी पाहाडेहरूको बस्ती थियो र चोकदेखि तल चाहिँ मधेसी समुदायहरू बस्दा थियो भने चोकमा त पाहाडे मधेसी सबै सराबरी थियो चोकमा एउटा मधेसीको सानो होटल थियो त्यहाँ क्यारम बोर्ड पनि थियो हामी प्रायः फुर्सदमा दिनौँ त्यहीँ क्यारम बोर्ड खेल्थ्यौँ र त्यो होटलको जेठी छोरी चाहिँ पन्ध्र वर्ष पन्ध्र सोह्र वर्षको थियो मधेसी समुदायको भएको कारण काली काली थियो काली भए पनि फक्रन लागेको फुल चाहिँ उसको वैसे पनि फक्रिँदै थियो र काली भए पनि हेर्दाखेरि चाहिँ सुन्दर देखिन्थ्यो हामी फुटबल भलिबल खेल्दा पनि त्यहीँ आएर खाजा खान्थ्यौँ र क्यारम बोर्ड खेल्दा त झन् त्यहीँ खाजा खाइहाल्थ्यौँ होटल साउसाउनीको घर नै त्यही होटल राखेको घर थियो भनौँ त्यो केटीहरूको घर नै त्यही होटल राखेको घर थियो त्यो र होटलमा भनौँ वा घरमा त्यही जेठी छोरी प्राय हुन्थ्यो बोर्ड खेलेको पैसा माग्न आउँदा पनि हामीले त्यो केटीलाई जिस्क्याउने गर्थ्यौँ र त्यो केटी पनि रिसाउँदै हुन्थ्यो अब चिनेको त्यति साह्रो रिसाउँदै हुन्थ्यो जिस्किन्थ्यो खाजा खाने बेलामा पनि जिस्क्याउँथ्यौँ केटी पनि जिस्किन्थ्यो गाउँ नजिकै भएकोले सबैसँग राम्रै चिन्जान थियो उधारो पनि चल्थ्यो त्यो केटीलाई पैसा दिँदा पनि जिस्केर हात समाइदिने दिने गर्थ्यौँ रिसाउँदै हुन्थ्यो यसरी हात समात्ने पछाडिबाट धाप मार्ने क्रमहरू चाहिँ हाम्रो चलिरहन्थ्यो एक दिन म क्यारम बोर्ड खेल्न गएँ त्यहाँ साथीहरू थिएन म एक्लै भएँ त्यही होटलमै बसेँ र त्यही केटीसँग चाहिँ जिस्किनु थालेँ जिस्कदा जिस्कदा केटी आफै म नजिकै आएर जिस्कन थाल्यो मुखले जिस्कदा जिस्कदा मैले हात लगाएर जिस्कन थालेँ उसले पनि हात लगाएर फर्काएर जिस्कन थालेँ चल्न थाल्यो हात लगाएर चल्दा चल्दै मैले मलाई चाहिँ अर्को मन भइसकेको थियो र मैले हात चाहिँ उसको स्तनतिर लम्काइदिनु थालेँ र स्तन च्याप च्याप समाइदिन थालेँ भर्खरको पुटुक्क परेको पन्ध्र सोह्र वर्षको केटीको स्तन गजबको थियो केटी हाँस्दै स्तन बचाउँदै घुप्टो पर्थ्यो र म पछाडिबाट दुई हातले समातेर हात छिराउँथेँ उस काखी चाहिँ तरुर पारेर स्तनसम्म हात लैजानै दिएन यसरी चल्दा चल्दै मैले स्तनसम्म हात समा हात र केटीको स्तन मजाले समातेर मसारी केटीले हात फाल्दै हाँस्ने गर्नु थाल्यो न नरिसाउने भएपछि घरि नघरि म उसको स्थान नै समात्न खोज्थेँ र समातेर मछारिदिन्थेँ यसो गर्दा गर्दै केटीले भने यहाँ कहाँ सबैले देख्यो होला भनेर लाजले उठेर भायो र भित्र गयो मलाई पनि त्यो चलेर स्थान समात्दा समात्दै मेरो लिङ्ग चाहिँ उठ्न थालिसकेको थियो म पनि सँगसँगै गएँ किन आएको पनि भनेन सोधेन पनि र केटी चाहिँ गएर कोठामा चाहिँ पलङमा उत्तानो पारेर सुत्यो म पनि कोही केटीको त्यो केटीको कोठाभित्रै पुगेँ त्यहाँ पुगेपछि खाटमा बसेर केटीलाई जिस्क्याउन थाल्यो फेरि उही माथि चढेर चाहिँ जिस्किन थाल्यो केटी पनि मसँग लडी बढी खेल्न थाल्यो मैले पनि हात लम्काउँदै चाहिँ स्तन समात्दै फेरि पनि चल्न थालेँ यसरी चल्दा चल्दै केटी मसँग जुरु उठेर चाहिँ टाँसिन आयो र च्याप्प अँगालो माऱ्यो मेरो मनले अब चाहिँ पाइने भयो गर्न पाइने भयो भन्ने ठान्यो र मैले सिधै सुरुवाल खोल्नतिर हात लगाएँ मैले सुरुवाल तल सारेँ केटीले माथि तान्यो मैले फेरि तल सारेँ केटीले फेरि पनि माथि नै तान्यो यसरी सुरुवाल तल र माथि गर्दा गर्दा गर्दा मेरो मुटु पनि धड्किन थालेको थियो र केटीको मुटु छाडी श्वास पनि स्वाँ स्वाँ भएर बढ्न थालेको थियो सुरुवाल तल र माथि गर्दा गर्दै बल्ल बल्ल केटीले सुरुवाल छोडिदियो सुरुवाल माथि सारमा छोडिदियो र मैले उसलाई खाटमा सुताइदिएँ र सुरुवाल खोलिदिएँ मधेसी केटी नै पऱ्यो उसको योनि कालो थियो र भर्खर भर्खर चाहिँ योनिमा रङहरू उम्रन थालेको थियो तर पुटुक्क परेको मिलेको सानो योनि थियो मैले पनि आफ्नो पानी खोलेर रन केको लिङ्ग उसको योनिको पालमा छिराएँ तर छिरेन केटी भर्जिन र बल गरी गरी लिङ्ग ठेले केटी आया आया भन्थ्यो र चाक यता र उता पार्थ्यो छिराउनै दिइदिन्थ्यो म पनि समात्तै चाहिँ त्यो उसको योनिको मुखमा चाहिँ लिङ्ग घुसाउँथेँ बल्ल बल्ल बल्ल मेरो लिङ्ग योनिभित्र स्वामै छिर्यो केटी आया आया भन्न थाल्यो भने म चाहिँ यता लिङ्ग लम लम छिराउन थालेँ नयाँ केटी त्यो पनि भर्खरको मेरो पनि भर्खरको उमेर केटी पनि नयाँ मेरो माल एकैछिनमा झरिहाल्यो केटीको छातीमै टाउको राखेर एकछिन टाँसिएर बसेँ माल झारेकोले होला थकान महसुस भयो र लिङ्ग पनि लुत्रुक्क भयो भर्खरको उमेर हो लुत्रुक्क लिङ्गलाई योनिमा बिस्तारै छिराउनु खोज्दै स्थान फेरि पनि मसार्न थालेँ फेरि दुई हातले केटी दुई हातले चाहिँ अनुहार छोपेर उत्तानो परिबसेको थियो स्थान मसार्दै लिङ्ग घुसार्ने गर्दा गर्दै लिङ्ग फेरि केही उठ्न थाल्यो र फेरि पनि योनीमा छिराएँ दोहोऱ्याएर म जति लिङ्ग छिराएर धक्का मार्थेँ केटी त्यति आइया आइया दुख्यो दुख्यो भन्थ्यो म लम लम छिराउँथेँ ऊ चाहिँ आइया आइया आइया भनेको जस्तै यसरी फेरि पनि मैले दोहोऱ्याएर केटीसँग यौन सम्पर्क राखेँ केटीको भर्जिन तोडिएको रहेछ मेरो लिङ्गमा पनि थोरै ब्लड लागेको थियो यो कुरा मैले साथीलाई सुनाएँ मलाई त त्यसले दियो मलाई त साफी ठोकेँ भनेर साथीले पनि पट्याउनु भ्याइहालेछ फेरि साथीले पनि केटीसँग त्यसरी यौन सम्पर्क राखेछ त्यसपछि त साथी र म दुवैजना मिलेर पालै पालै यौन सम्पर्क गर्न थाल्यौँ त्यो केटी हाम्रो लागि पेवा हुन थाल्यो त्यो केटीसँगै जाने पालै पालै यौन सम्पर्क गर्ने गर्न थाल्यौँ केटी लजाउन लजाउँदै थियो साथीले यौन सम्पर्क गर्दा मैले उसको स्थान मसाएर दिन्थेँ केटी आनन्दले यौन सम्पर्क गर्न दिइरहन्थ्यो र साथीले सकेपछि मैले यौन सम्पर्क गर्ने गर्थेँ र साथीले स्तन सारिदिने गर्थ्यो